नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम नारी सरकारमा प्रविधि कक्षमा हुनुहुन्छ विष्णु र तपाईँको साथमा छु म सम्झना अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot कमबाट पनि विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौँ कार्यक्रम नारी सरोकार तपाईँ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot कमबाट पनि विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ हामी कार्यक्रम नारी सरोकार लिएर हरेक हप्ताको बिहिबार बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौँ र आज पनि कार्यक्रम नारी सरकारमा एक नयाँ प्रसङ्गको साथमा उपस्थित भइसकेका छौँ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारी प्रस्तुत गर्ने गर्दछौँ विभिन्न क्षेत्रमा सम्बन्धित नारीहरू नारी भएकै कारण भोग्नु परेको अनेकौँ समस्याहरू सामाजिक सांस्कृतिक शैक्षिक अनि राजनैतिक विभिन्न क्षेत्रमा नारीलाई हेर्ने सङ्कुचित दृष्टिकोण समाजमा घटेका नारी हिंसा सम्बन्धी घटनाहरू लगायत विभिन्न पक्षको बारेमा हामी जानकारी दिने गर्दछौँ यति मात्र नभई कार्यक्रममा हामी एक सफल नारी साहसी नारी सक्षम नारीको बारेमा पनि जान जानकारी दिने गर्दछौँ साथै उनीहरूसँगको प्रत्यक्ष कुराकानीलाई पनि हामी यस कार्यक्रममा समेट्ने गर्दछौँ कार्यक्रम नारी सरोकारको आजको श्रृङ्खलामा भने हामी गर्भपतनले महिलाको स्वास्थ्यमा पुर्याउने नकारात्मक असरको बारेमा चर्चा गर्नेछौँ महिला अधिकारका विषयमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन तथा विभिन्न महिला अधिकारका क्षेत्रमा कार्यरत अधिकार कर्मीको अथक प्रयास अनुरूप सन् दुई हजार दुईमा नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पायो नीति निर्माण प्रक्रिया पूरा गरे पश्चात सन् दुई हजार चारमा प्रसुति गृह थापाथलीबाट उक्त सेवाको सुरुवात पनि गरियो गर्भपतनले कानुनी मान्यता पाउनु अगाडिको भयावह स्थितिलाई एकछिन हेर्ने हो भने बल्ल हामीले यसको महत्वलाई बुझ्न सक्छौँ कयौँ महिलाले गर्भपतन गरेकै कारण जेलमा जीवन बिताइरहनु परेको छ भने कयौँ महिला असुरक्षित तरिकाले असुरक्षित स्थानमा गर्भपतन गरेकै कारण मृत्युको मुखमा पुगेका छन् सन् उन्नाइस सय एकानब्बेको तथ्याङ्क हेर्ने हो भने मात्रै मृत्युदर पाँच सय पन्ध्र प्रति हजार जीवित जन्ममा लक्ष्य रहेको थियो भने गर्भपतनले कानुनी मान्यता पाएपछि उक्त मृत्युदरमा केही सुधार देखिएर सन् दुई हजार छमा दुई सय एकासी रहेको छ जुन घट्दो गतिमा छ अझै पनि असुरक्षित गर्भपतले मात्रै मृत्युदरको पचपन्न हिस्सा ओगटेको छ स्वास्थ्य जस्तो गम्भीर विषयमा राज्यबाट के कस्ता नीति नियम बनेका छन् एकपटक सबैले बुझ्ने बेला भएको छ महिलाको नितान्त नैसर्गिक प्रजनन अधिकारलाई कानुनको दायराले यसरी फराकिलो पारेको छ गर्भपतनको लागि कानुनले तीनवटा आधार तोकेका छन् जसअनुसार गर्भवती महिलाको मन्जुरीमा बाह्र हप्तासम्मको जबरजस्ती या हाडनाता करणीबाट रहेको अठार हप्तासम्मको र महिलाको ज्यानमाथि खतरा हुने या शारीरिक अथवा मानसिक रूपले स्वास्थ्यमा असर पर्ने भएमा या विकलाङ्ग बच्चा जन्मन सक्ने अवस्था भएमा योग्यता प्राप्त चिकित्सकको रायले जुनसुकै अवधिको गर्भलाई पतन गर्न सकिन्छ तर गर्भवती महिलाको स्वीकृति बिना र भ्रूण छोरी या छोरा पहिचान गरेर गर्भपतन भने गर्न पाइँदैन यति प्रष्ट रूपमा कानुनमा उल्लेख गरे अनुरूप हरेक स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भवधन सेवा प्रदान गर्न उद्देश्य अनुरूप सरकारले सेवा प्रदायकहरूलाई बेला बेलामा यस सम्बन्धी तालिम पनि दिने गरेको छ स्वास्थ्य संस्थाबाट आठ हप्तासम्मको गर्भलाई औषधिको प्रयोगबाट हटाउन सकिने सेवा पनि प्रदान भइरहेको छ सरकारी अस्पतालबाट एक हजार शुल्कमा यो सेवा लिन मिल्ने भए पनि सेवाग्राहीहरू सोचे अनुरूप अस्पतालमा आएको पाइँदैन राज्यबाट सुरक्षित गर्भपतन सम्बन्धी विशेष व्यवस्था तथा सेवा सञ्चालन भए पनि केही पर्दा पछाडिका कुरा छन् जसले गर्दा सेवाग्राही सेवा लिन जान सक्दैनन् ठुलो हिस्सा उगटेका महिलाहरू विशेष गरी आर्थिक र सामाजिक रूपमा पछाडि परेका महिलाको स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेसम्म सुरक्षित गर्भपतन तथा सुरक्षित मातृत्व सेवा प्रभावकारी बन्न सक्दैन ग्रामीण भेगका महिलाहरू अझै पनि गर्भपतनले कानुनी मान्यता पाएको कुराबाट अनभिज्ञ नै छन् गर्भपतन भन्ने बित्तिकै संकीर्ण सोच राख्ने हाम्रो परम्पराले गर्दा जस्तो सुके अवस्थामा पनि सेवाग्राहीले यसलाई गोप्य राख्ने प्रयास गरिरहेका हुन्छन् जसको प्रत्यक्ष फाइदा लिइरहेका छन् अवैधानिक गर्भपतन केन्द्रहरूले सरकारबाट सूचीकृत प्रमाणपत्र नलिएका सेवा प्रदायक तथा सूचीकृत नभइसकेको स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनु आफ्नो ज्यान जोखिममा पुर्याउनु जस्तै हुन्छ अवैधानिक स्वास्थ्यमा मन परे सेवा शुल्क लिएर गर्भपतन गर्ने गराउने र तत्पश्चात उत्पन्न हुने जटिलता र अधुरो गर्भपतनको कारण महिनोसम्म रगत बग्ने समस्या लिएर बिरामीहरू अस्पताल धाउने गरेको देखिएको छ हाम्रो यो समाजमा यसबाट एकतर्फ महिलाले उक्त सेवा लिन आफ्नो नाक कानमा लगाएको गहना बेचेर चर्को शुल्क तिर्नुपर्ने अवस्था छ भने अर्कातर्फ ज्यानै जोखिममा परिरहेको छ पुरुषवादी सोच शक्ति संरचनाको समाज समानता शिक्षा र आर्थिक पहुँचमा कमी भएकै कारण महिलाले आफ्नो प्रजनन अधिकारको अभ्यास गर्न पाएका छैनन् महिला पक्कै एक्लै र आफै त गर्भवती भएकी होइनन् त्यसमा कुनै पुरुष त अवश्य संलग्न थियो तर पीडित किन उनी मात्र भइन् एक महिला यसरी कुनै न कुनै रूपमा पुरुषले फकाएर धम्काएर घुर्काएर तथा मनोरञ्जन लिने सिलसिलामा दुवैजनाको सम्बन्धबाट गर्व बस्न पुग्छ तर किन पीडित हुन्छन् महिला मात्र कहाँ गयो एक नारी गर्भवती बनाउने पुरुष यही सामाजिक विभेदको कारण उक्त पुरुष सधैँ छाती फुलाएर समाजमा हिँड्न सक्छ तर ती महिला चाहिँ सधैँ मुख लुकाएर बस्नुपर्ने स्थिति छ औषधिबाट गर्भपतन गराउन सक्ने कानुनी प्रावधान पाएपछि जथाभावी रूपमा औषधि बिक्री वितरण भइसकेकाले महिलाको प्रजन स्वास्थ्यमा नराम्रो असर परिरहेको छ गोपनीयता कायम हुने आशामा औषधि पसलमा आएर सेवाग्राहीहरू समस्या राख्न पुग्छन् उनीहरूलाई औषधि बिक्री गर्ने व्यक्ति तथा सेवा संस्था सरकारबाट मान्यता नलिएका तर गर्भपतन सेवा प्रदान गर्नेदेखि त्यसका औषधिको बिक्री वितरण गरिरहने भएकाले हरेक महिलाको स्थिति अहिले जोखिममा पुगिरहेको छ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार प्राविधिक मित्र शिव सुवेदीसँगै तपाईँको साथमा छु म सम्झना तपाईँ यति बेला कार्यक्रम नारी सरकार रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा पनि W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी यस्तै विविध जानकारीहरू प्रस्तुत गर्दै आइरहेका छौँ विभिन्न क्षेत्रमा सम्बन्धित नारीहरू नारी भएकै कारण भोग्नु परेको समस्याहरू सामाजिक सांस्कृतिक शैक्षिक अनि राजनैतिक विभिन्न क्षेत्रमा नारीलाई हेरिने संकुचित दृष्टिकोण समाजमा घटेका नारी हिंसा सम्बन्धी घटनाहरू लगायत विभिन्न पक्षको बारेमा हामी जानकारी दिइरहेका छौँ यति मात्र नभएर कार्यक्रममा हामी एक सफल नारी साहसी नारी सक्षम नारीको बारेमा पनि जानकारी दिने गर्दछौँ साथै उनीहरूसँगको प्रत्यक्ष कुराकानीलाई पनि हामी यस कार्यक्रममा समेट्ने गर्दछौँ अब भने कार्यक्रममा राख्न चाहन्छु सबैको सुरक्षामा दिनरात तैनाथ रहने महिला प्रहरीको अवस्था चाहिँ कस्तो छ त कतिको सुरक्षित छन् त उनीहरू यसबारेमा हामी केही चर्चा गर्नेछौँ नारीको काम हो अर्काको सुरक्षा गर्नु तर त्यो सङ्गठनमै कार्यरत महिलाको अवस्था भने एकदमै असुरक्षित रहेको तथ्याङ्कले देखाएको छ प्रहरीले आफ्नै खर्चमा हाले एक सर्वेक्षण गरेको थियो सर्वेक्षणमा विभिन्न खाले यौन दुर्व्यवहार भोग्ने महिला प्रहरी झन्डै चालिस प्रतिशत भएको देखाएको छ प्रहरीका साठी हजार जनशक्तिमा छ प्रतिशत महिला छन् यस्तो भयावह अवस्था देखेपछि प्रहरीले आइतबारदेखि संगठनभित्र लैङ्गिक नीति लागू गरेको छ देशभरबाट छानिएका आठ सय चौबिस महिला प्रहरीमाथि गरिएको सर्वेक्षणमा अडतिस प्रतिशत पुरुष सहकर्मीले आफ्नै सामु अश्लील शब्द प्रयोग गरेको बताएको छ घुमाउरो पाराको घोषपेच भोग्ने चौतिस प्रतिशत भेटिएका छन् यौन दुर्व्यवहार सम्बन्धी उन्नाइस प्रश्न मध्ये अधिकांश पुरुष सहकर्मीले महिला सहकर्मीमाथि पुरुषले असजिलो पर्ने किसिमको व्यवहार गर्ने पाइएको थियो जिस्काउने होच्याउने उशृङ्खल एवं अश्लील हावभाव भोग्न बाध्य भएको पन्ध्र प्रतिशत महिला प्रहरी भेटिए अझ रातको समयमा नै ड्युटी गरिरहँदा अभद्र व्यवहार सामना गर्ने सोह्र प्रतिशत देखिएका थिए यौनजन्य आक्रमणले भोगेकाको संख्या पनि कम छैन बलात्कार प्रयास भएको गुनासो गर्ने दुई प्रतिशत महिला प्रहरी रहेका छन् महिला प्रहरीले ड्युटी गर्दा यौन दुर्व्यवहारका दृष्टिले अत्यन्तै संवेदनशील पाइएको छ सर्वेक्षणका अनुसार तीस प्रतिशत भन्दा बढी महिला सहकर्मीको साथ बिनै ड्युटीमा जानुपर्छ पचासी प्रतिशत भन्दा बढीले राति ड्युटी सकिएपछि भाडाको कोठामा बास बस्न जानुपर्ने हुन्छ तीन प्रतिशत मात्र ब्यारेकमा बस्दछन् कामपछि राति वासस्थानसम्म जान सवारीले पुर्याउने सुविधा नपाउने सतासी प्रतिशत भेटिएका थिए प्रहरी कार्यहरू पटक्कै महिला मैत्री नभएको उक्त तथ्याङ्कमा स्पष्ट देखिन्छ कार्यालयमा चेन्जिङ रुम नभएर अप्ठ्यारो भोग्नेहरू सतासी प्रतिशत रहेका छन् चौहत्तर प्रतिशतले त बेग्लै शौचालय समेत पाएका छैनन् सर्वेक्षण र लैङ्गिक नीति तयारीमा संलग्न अधिकारीहरूका अनुसार यी दुई सुविधा नहुँदा विशेष यौन दुर्व्यवहारको खतरा रहन्छ माथिल्लो तहका पुरुष सहकर्मीले आफूहरूले भनेको नमानेको कारण विभेद गरेको पाइएको छ त्यस्तो गुनासो गर्ने त्रिचालिस प्रतिशत भेटिएका थिए तालिम दौरान पुरुष प्रशिक्षकबाट फकाउने दबावमा पार्ने अवस्था भोगेकाहरू छ प्रतिशत देखिएका थिए उत्पीडन छ तर सुनवाई कम छ आवाज उठाउन सास नगर्ने पनि उत्तिकै भेटिए सर्वेक्षणका अनुसार चालिस प्रतिशतले नराम्रो लागेको कुरा रिपोर्ट नै गर्दैनन् चित्त बुझ्दो समाधान नआउने भएकाले रिपोर्ट नगरेको भन्नेहरू अन्ठाउन्न प्रतिशत रहेका छन् गर्न नै सहजता छैन भन्नेहरू त्रिपन्न प्रतिशत भेटिएका छन् सर्वेक्षण यौन दुर्व्यवहार र सेवा सम्बन्धी अनुभव गरे दुई भागमा बाँडेर गरिएको थियो यौन दुर्व्यवहारकै कारण प्रहरी सेवा ठिक नलागेको बताउने महिला प्रहरी भने एक प्रतिशत मात्र पाइएको छ नेपाल प्रहरीको अन्वेषण र सुपरिवेक्षण निर्देशनालयले सर्वेक्षण त्यसका आधारमा लैङ्गिक नीति तयार गरेको हो प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहले आइतबार सर्वेक्षण र लैङ्गिक नीति प्रतिवेदन अनुमोदन गरी सार्वजनिक गरेका हुन् अबको दुनियाँमा वैज्ञानिक किसिमको अनुसन्धान बिना केही काम गर्न सक्दैनौ त्यसैले सर्वेक्षणका आधारमा हामीले लैङ्गिक नीति तयार गरेका हौ निर्देशनालयका प्रमुख डिआइजी विज्ञान राज शर्माले भन्नुभयो प्रतिवेदनमा महिला प्रहरीलाई सजिलो पहिरन लगाउन दिनेदेखि शौचालय चेन्जिङ रुम ब्यारेकसम्मका व्यवस्था गर्ने पति पत्नी दुवै प्रहरी भए सकेसम्म एउटै पोस्टिङमा राख्नेदेखि महिला प्रहरीमा सचेतना र सशक्तिकरणसम्मका समाधान देखाइएका छन् त भयो सबैको सुरक्षामा खटिने महिला प्रहरी असुरक्षित रहेको तथ्याङ्क वास्तवमा महिलाहरू घर कार्यालय सार्वजनिक स्थल कतै पनि सुरक्षित छैन जतासुकै माथि दुर्व्यवहार भएको पाइएको छ कतिपय अवस्थामा रक्षक नै भक्षक भएका छन् यहाँ यस्तो भएपछि महिलाले को माथि विश्वास गर्ने कुन ठाउँमा सुरक्षित हुने अनि कहिलेसम्म अन्याय जारी रहन्छ हौस् त यिनै सामग्रीहरू प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रम नारी सरकारबाट विदा माग्ने बेला भइसकेको छ यो कार्यक्रम तपाईँलाई कस्तो लाग्दै हुँदैछ कृपया आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला जसको लागि हाम्रो ठेगाना हो कार्यक्रम नारी सरोकार रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्ज रत्नगर एक बकुलहर सितोन सम्पर्कको लागि फोन शून्य सपना पाँच त्रिसठी तिन सय तिस हवस् त यी तिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र कन्ट्रोल रुममा रहेर मलाई सहयोग गर्ने मित्र विष्णुलाई पनि हार्दिक आभार प्रकट गर्दै तपाईँको आफ्नै साथी म सम्झना पनि कार्यक्रम नारी सरकारबाट विदा माग्न चाहन्छु हवस् त नमस्कार शुभ दिन